कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजयी नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूको आजको एक्काइसौं श्रृंखलामा प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तुता प्रकाश सामीको शालीन अभिवादन काठमाण्डुमा अहिले भूकम्पको प्रभावपछि जनजीवन सामान्य भएको छ उत्साहवर्धक भएको छ मान्छेहरूले दुःखलाई विस्तारै भुल्न थालेका छन् चलचित्र कलाकारहरू संस्कृति कर्मीहरू उद्योग पर्यटन व्यवसायीहरू सामाजिक सरोकारका अन्य क्षेत्रका व्यक्तिहरूले सक्रियताका साथ राहत वितरणमा सक्रियता निभाइरहेका छन् दुःख र अवसादको कुरा राहतकै सामग्री पनि बिक्री गरेर खाएको बाँडेको आरोप पनि लागेको छ यस सबै पीड़ाका बीचमा पनि मान्छेले दुःखलाई पुसुक्कै बिर्सेका छन् र नयाँ निर्माणका कुरालाई अगाडि बढ़ाएका छन् प्रसिद्ध हिन्दी कवि कुंवर नारायण लेख्छन् मनुष्य से बड़ा कोई दुख नहीं वही हारा जो कभी लडा नहीं दुःखसँग कहिले मान्छे हार्नुहुन्न यही सन्देश छ हरेक आज आजको अजर अमर गीतहरूको विशेष अंक एक विशेष गीतकारमा समर्पित छ ती गीतकारको नाउँ गोप्य नै रहोस् भनेर यहाँ धेरैले इच्छा जाहेर गर्नुभएको छ तर उहाँको गीत बज्नुभन्दा अगाडि आज हामीलाई प्राप्त भएका केही शुभकामनाहरू वाचन गर्न चाहन्छु गोपाल कटेल लेख्नुहुन्छ विशेष अंकको विशेष पर्खाईमा मलाई चाहिँ विषय गोप्य नै रहेको मनपर्छ त्यो पनि प्रकाश दाईको सुमधुर आवाजमा भनेर लेख्नु भएको छ दीपक श्रेष्ठ आशिष न्युपाने छेत्री टीका छेत्री वासुदेव चौलागाई डामाडोल किराती लेख्नुहुन्छ आइत सोम अनि बिहिबार छुट्टै रौनक दिन जो अजर अमरको कालजयी अजराम्बर भनेर लेख्नु भएको छ दक्षिण कोरियाबाट अमरदीप श्रेष्ठ लेख्नुहुन्छ एक सय एक्काइसौं श्रृंखलाको पर्खाईमा छु सर पक्कै पनि विशेष विशेष नै हुनेछ भनेर तेज कवायले पनि आजको विशेष अंकको शीर्षक जान्न खोज्नु भएको छ जोगमेर माझी र कुमार जङ कार्कीले हामीलाई टाढाबाट पत्र लेख्नु भएको छ राजेश्वर उदयको टिप्पणी यस प्रकार छ आज जीवनमा पहिलो पटक सुन्दैछु कि जस्तो महसुस भएको छ अजर अमर गीतहरू दुई श्रृंखला प्रत्यक्ष सुन्ने अवसर मिलेन सास नै छुटे जस्तै भएको थियो किनकि त्यो समयमा म धनगढ़ीमा थिएँ डाउनलोड गरी सुने राग दरबारीमा आधारित अति सुन्दर गीत गजल र जानकारी र दरबारको बारेमा अप्राप्य रोचक जानकारी सुने मजा लाग्यो बच्चु कैलाशको सदाबहार गीत बिर्सेको भए बितेको कुरा पापीको मनले सम्झायो होला त्यो चिसो हावाले यो गीतले साह्रै मन छोयो आजको एक सय एक्काइसौं श्रृंखला विशेष हुने नै छ विग्रताका साथ प्रतीक्षामा सुप्रकाश दाजु भनेर लेख्नु भएको छ धन्यवाद राजेश्वरजी र समस्त अन्य शुभेच्छुकहरू र स्वजनहरूमा हार्दिक अभिवादन सहित आजको विशेष अंकको यो प्रस्तुतिको पहिलो गीत यहाँहरूलाई स्वागत गर्दछु अनुसर वर्ष पुगेको हामी को कोटा डोरीमा उता गाडी आयो लेखोला हेलैले चेठी खोला हे लैले चेठी था किन पो होला यो मन भारी को प्रीति था किन पो होला यो मन भारी एको दार्जीलिङ जाने बाटोको मोटर बाटोको बयान थियो यो गीतमा संगीत शान्ति ठटालको स्वर पेमा लामा र साथीहरूको साथीहरूको आवाजमा यहाँले शंकर गुरूङ मोनिगा ठटाल विमला सिन्चुरी जो पछि गएर विमला प्रधान हुनुभयो अनि कुन्ती सुन्दास जो पछि गएर कुन्ती मोक्तान हुनुभयो कुन्ती सुन्दास अर्थात कुन्ती मोक्तानले चलचित्रमा गीत गाएको यो पहिलो पटक थियो चलचित्र बाँच्न चाहनेहरू प्रताप सुब्बाद्वारा निर्देशित बाँच्न चाहनेहरू दार्जीलिङबाट निर्माण भएको दोस्रो चलचित्र थियो यो आजको कार्यक्रम सविशेष रूपमा प्रस्तुत छ यस गीतका गीतकार नोर्देन रूम्बालाई नोर्देन रूम्बा यही महिनाको पहिलो दिन सन् उन्नाइस सय नब्बेमा देहान्त भएको थियो एकचालिस वर्षको उमेरमा उन्नाइस सय उनाचास मे पन्ध्र तारीकका दिन पश्चिम बंगालको दार्जीलिङ राज्यमा जन्मिनुभएका नर्देन रूम्बा नेपाली साहित्यका एक सशक्त कवि हस्ताक्षर थिए उनको पहिचान धेरै कम मात्र भयो उनलाई नेपाली साहित्यमा धेरै कमले मात्र चिन्ने मौका पाए तर उनका मित्र पेमा लामा उनका मित्र बद्री दुर्गा खरेल यस्तो कवि एउटा झिल्का मात्रै हुन सक्छ सालौं सालमा यस्तो मान्छे एकै पटक जन्मिन सक्छ पेमा लामा सधैँ यसै भन्थे सबैले लेखेको गीत नोर्देन रुम्बाको जस्तो हुँदैन पेमा लामा कसैको गीत पढेर राम्रो लाग्यो भने आहा यो गीत त नोर्देन रुम्बाको जस्तो रहेछ भनेर प्रशंसा गर्ने गर्छन् तिनै नोर्देन रुम्बाप्रति समर्पित छ आजको यो विशेष कार्यक्रम उनको पुण्यतिथिको सम्झना गर्दै पेमा लामाले कम गीत लेखे तर ती गीतमै आफ्नो पहिचान बनाए र नोर्देन रुम्बालाई उनले त्यत्तिकै मन पराए किनकि पेमा लामा नोर्देन रुम्बाका फ्यान थिए नोर्देन रूपमा काठमाडौँमा दुई हजार छयालिस सडचालिस सालसम्म पनि आइरहन्थे बयालिस त्रिचालिस सालतिर उनको नारायण गोपालसँग निकै घनिष्ठता थियो उनी नारायण गोपालले पनि अचाकली मन पराएका गीतकार थिए तर उनको जीवनको अन्त्य अन्त्यको समय आइसकेको थियो उनलाई हतार थियो जानको लागि उनले नारायण गोपाललाई पनि आफ्नो एउटा गीत दिइहाले र नारायण गोपालले पनि त्यो गीत गाइहाले उनी काठमाडौँको ठैँटीको होटल केदारमा बस्थे कहिलेकाहीँ र कहिलेकाहीँ फोर्टिन सिजनमा बस्थे नदन रुम्बाको सबभन्दा प्रिय चिज थियो साथीहरू अनि साथीहरूका माझमा प्रिय चिज थियो पेय पदार्थ रक्सी धेरैलाई थाहा छ नर्देन रुम्बालाई रक्सीले छिटो लाग्यो यसो त दार्जीलिङका कलाकारका बारेमा भन्ने गरिन्छ दार्जीलिङका कलाकारलाई कि त नेपालले लान्छ कि त रक्सीले खान्छ बंगाली पत्रकारहरू भन्ने गर्छन् दार्जीलिङका कलाकारहरूलाई कि त नेपालले लान्छ कि त रक्सीले खान्छ तर कति कलाकार नेपाल आएर पनि रक्सीले नै खाएका छन् नर्देन रूम्बा दार्जीलिङमै बसे पनि उनलाई दार्जीलिङले पनि छोडेन रक्सीले पनि छोडेन अत्यन्त कम शब्दमा राम्रो गीत लेख्ने सशक्त गीत लेख्ने नर्देन रूम्बा नेपाली भाषामा देवकोटा हरिभक्त कटुवाल गोपाल युञ्जन गीतकार गीतकारपछि एउटा यादगार नाम मान्न सकिन्छ नोदेन रूम्बाको शब्द बद्री दुर्गा खरेलको संगीतमा तपाईहरूको प्रिय गायिका दावा ग्याल्मोको आवाजमा खाली खाली लिएर माया विश्वास पाउन म कति सुलीमा चढे पहिरो गएर छातीमा आज मूल बाटोमै लडे घामछायाको खेल हो जिन्दगानी भनेर जित्नु मलाई थिएन हारेरै जाँदैछु नर्देन रुम्बा हाम्रो समाजबाट हारेरै गए उनलाई सम्मान इज्जत परिचय धेरै कमले दिए त्यसैले त दावा ग्याल्मोले भने तिम्रो विश्वास पाउन म कति सुलीमा चढे पहिरो गएर छातीमा आज मूल बाटोमै लडे जित्नु मलाई थिएन हारेरै जाँदैछु नरदेन रूमाले यो गीतमा आँचल शब्द प्रयोग गरेका थिए त्यति बेला आँचल शब्द प्रयोग गर्दा ठूलो आलोचना भएको थियो आँचल हिन्दी शब्द हो यसको प्रयोग यसरी हुनु नहुने धेरैले नर्देन रुम्बाको त्यो कुरामाथि आशंका पनि गरे नर्देन रुम्बा आफै पनि भन्थे देवकोटाले दिल चलाउँदा केही नहुने मानिस ठूलो दिलले हुन्छ भन्दा दिल स्वीकार नहुने मेरो आँचल चाहिँ स्वीकार नहुने भन्थे देवकोटाको दिल काक्रले पनि साहित्यमा धेरै विवाद भए धेरैले दिल हाम्रो शब्द होइन यसलाई हिन्दीमा हो यसलाई फर्काउँ भनेपछि साहित्यकार ईश्वर बरालले दिल हाम्रो नै भइसक्यो अब हिन्दुस्तानलाई फर्काएर हामी दिल नदुखाउ भनेर भने नोर्देन रुम्बाको आँचललाई पनि हामीले स्वीकारेछौ किनकि अहिले हाम्रो नयाँ राष्ट्रगान सयौं थुङ्गा फूलकोमा आँचल शब्दको प्रयोग आनन्दपूर्वक भएको छ र हाम्रो गणतन्त्र र हाम्रो नयाँ नेपाल हाम्रो अभिनव नेपालले यो आँचल शब्दलाई अब हिन्दी होइन नेपाली नै भनेर स्वीकारेको छ हामीले अरूका सिद्धान्त राजनीतिक सूत्र शैली सब स्वीकार्न सक्छौ भने भाषामा यो स्वतन्त्रता हुनुपर्छ भन्ने कुरा नर्देन रूम्बाको पहिलेदेखिको धारणा थियो आज म भावुक छु नर्देन रूम्बालाई सम्झेर नर्देन रूम्बा मैले मन पराएका धेरै मित्रहरूमध्ये एक थिए काठमाण्डुको बसाईमा उनी जति बेला पनि काठमाण्डु आउँथे उनी दिव्य खालिङ नारायण गोपाल सूर्य थुलुङ र चलचित्र अभिनेता दीपक छेत्री अनि हामीसित प्राय उनको भोटे बहाल ठैटी ठमेलको बसाई हुन्थ्यो नोर्दन रुम्बालाई सधैँ हतार हुन्थ्यो दार्जीलिङबाट यता आउने यताबाट दार्जीलिङ जाने कुनै समय सूर्य थुलुङको एउटा चर्चित भजन गायकसँग एउटा ठूलो झगडा भयो सूर्य थुलुङ पनि जमारै कुटेछन् ती भजन गायकलाई रक्तपात हुने गरी कुटेछन् किनकि उनलाई अभद्र बोलेको असह्य भएछ र सूर्य थोलुङ त्यो झगडापछि एक दिन नर्दन रुम्बालाई यो कुरा सुनाउँदै गरेछ नर्दन रुम्बाले त्यो झगडाको विषयमा सामान्य रूपमा भने झगडा सबै किसिमको गर्नुहुन्छ तर दुईटा खेल खेल्न जान्नुपर्छ एउटा टाइकाण्डो अर्को भुइँकाण्डो नर्दन रुम्बाको भनाईमा भुइँकाण्डो अचम्मको खेल रहेछ त्यो चाहिँ आफू हार्ने स्थिति आएपछि भागिहाल्नुपर्छ भन्ने शब्द रहेछ उनको नर्दन रुम्बा अलिकति ठट्टा जोग पनि रमाइलै गर्थे ती प्रिय मित्र नर्दन रुम्बा ती प्रिय मित्र सूर्य थुलुङको स्वरमा प्रस्तुत छ बादलुको दरबारमा बादल नारंगी खेला को आ कलाघारी यस्तै पोला नारंगी खेला बुर्ली आकाश ही खेल्छ नारंगी खेला बदलू बतासले मिठो मिठो पानी खुसी गर्छ बिसाउनालाई तिम्रेनीले दुईटा कथा भन्छ माया आकाशै खेल्छ नाना रङ्गी खेला हुर्ली आकाशै खेल्छ नाना रङ्गी खेला बदलुको दरबारमा पहाडको मेला आरू फुल लजाएको गोरेटो नै भरी कुहिरोले सास फेर्छ मस्ती छरी छरी सिलिएर नाम सधैँ लुका मारी खेल्छ नाची नाची सल्लाहघारी यस्तै पोल खोल्छ स्वर्गको आँगनमा पिरतीको मेला बादलको दरबारमा पहाड़को मेला भण्डाले गाउँछ सधैँ साँझ बिहान बेला साह्रै सामान्य कलममा शिष्ट भाषामा उत्कृष्ट गीत लेख्ने गीतकार थिए नर्देन रूम्बा साँच्चै उनलाई नेपाली समाजले एउटा गीतकारको रूपमा चिन्न पनि सकेन लेख्छन् उनी रानी हिमाल बेहुलीलाई चारै दिशा घेरी हातेमालो खेल्छ क्षितिज रंग फेरी फेरी बतासले मिठो मिठो काने खुसी गर्छ विसौनालाई इन्द्रेणीले दुईटा कथा भन्छ मायालु संसार यो घाम छायाको मेला बादलको दरबारमा पहाड़को मेला मैले मेरो ईश्वरलाई धामीकोमा बन्दकी राखेको छु भन्थे नरदेन रुम्बा कुनै धर्म कुनै सूत्र कुनै संस्कृतिमा उनी आस्था राख्दैनथे तर उनी एउटा पृथ्वीको सच्चा नागरिक थिए कलम उनको शक्ति थियो र कलम नै उनको हतियार थियो जीवनको क्षीण आशा थियो उनको शरीरमा स्वास्थ्य कमजोर हुँदै जाँदै थियो त्यति बेला उनले कैयौं राम्रा राम्रा गीतहरू लेखे चलचित्र बाँच्न चाहनेहरूका लागि उनले लेखेको गीत उनकै आत्मकथा जस्तो लाग्छ हार लगाई हारहरूको बाँच्न चाहने मान्छे संसारसित साइनो आफ्नै गाँच्न चाहने मान्छे एक छेउ जीवन छ अर्को छेउ बाँच्न चाहने मान्छे आँसु अधुरो बास अधुरो यहाँ धेरै मधुमास अधुरो कोपिलामै झरी गएको कहीँ कतै विश्वास अधुरो थाहा नपाई हराए कति यहाँ रातसितै सपनाहरू खोजी हिँड्छन् यहाँ धेरैले बाँच्न पर्ने वाहनाहरू नर्देन रुम्बाको गीतमा कता कता रातको कुरा धेरै आउँछ नर्देन रुम्बाको गीतमा कता कता विश्वासका कुरा र अविश्वासका कुरा धेरै आउँछन् उनलाई जीवनमा कसैले साह्रै सताएको कुराको कहीँ स्मरण पनि आउँछ तर पनि उनकी पत्नी सावी रुम्बाले उनका सबै कृतिहरूको रक्षा गरेर उनका सबै कृतिहरूको संकलन गरेर एउटा पुस्तकको आकार दिएकी छिन् गएको उनको पुण्यतिथिमा त्यस पुस्तकको लोकार्पण हुने पनि कार्यक्रम थियो सायद यो कार्यक्रम दार्जीलिङमा सम्पन्न भयो होला अब हामी कर्मयोजनको संगीतमा कुमार सुब्बा र तेजी बराइलीको स्वरमा नोर्देन रुम्बालाई सुन्छौं कहिले पनि बिर्सने छैन त्यो तिम्रो थी हो त्यो तिम्रो थी लाहै जीवन भरि नै लाहै जीवन भरि नै लागेर कतै जाउँ म भन्छु कसरी भागेर जाऊ हो हो हो कसरी भागेर जाऊ प्रेमको बन्धन नरदेन रुम्बाको जन्म उन्नाइस सय उनाचासमा भयो उनका समकालीनहरू चन्दन लम्जेल बद्री खरेल दुर्गा खरेल पेमा लामा दावा ग्याल्मो सबै साहित्य संगीतको क्षेत्रमा सक्रिय थिए उनका अग्रजहरू गोपाल योन्जन मनबहादुर मुखियाले दार्जीलिङ छोडिसकेका थिए कार्यक्रमको शुरूआतमै पनि मैले भने दार्जीलिङमा एउटा कहावत लोकप्रिय थियो दार्जीलिङका कलाकारलाई कि नेपालले लान्छ कि रक्सीले खान्छ रक्सीले खाएका धेरै कलाकारमध्ये उनी पनि परे सांगीतिक उठबसमा निकै रमाउने तर राग रुन्थुममा रक्सी पनि मन पराउने रक्सी एउटा यति खतरनाक चीज हो जसले गायिकाको मीठो स्वरलाई जसरी हामी कोइलीको स्वर भन्छौ गायकको मीठो स्वरलाई कोइलाको स्वर बनाइदिन्छ किनकि रक्सी खाँदा खाँदा कलाकारको कलेजा कोइला भइसकेको हुन्छ स्वर सम्राट नारायण गोपालको भाषामा र धेरै कलाकारको त्यही अवस्था थियो दार्जीलिङमा सन् उन्नाइस सय चौरासीको हाराहारीमा दार्जीलिङमा गोर्खाल्याण्ड शुरू भएपछि नरदेन रूपमा त्यसका पनि एक सक्रिय कारीगर भए उनले सघाए आफ्ना विचारले आफ्ना कलमले तर उनको रुमानी कविता आफ्नै पक्षमा थियो उनलाई उनका अग्रजहरू शान्ति ठटाल कर्मयोजन हुन्छन् असाध्यै माया गर्थे उनका अग्रज फिल्मकर्मी प्रताप सुब्बाले उनलाई हरेक फिल्ममा गीत लेखाए कहीँ अध्यारो कहीँ उज्यालोमा वा बाँच्न चाहनेहरूमा सबैमा नर्दन रूम्बाले एक विशेषताका साथ गीत लेखे र नन्द हाङखिम र नर्दन रूम्बा प्रताप सुब्बाका फिल्म मार्फत गीतकारका रूपमा आए नर्दन रूम्बाको गीतमा काव्यात्मक झलक विशेष पाइन्थ्यो यीबारे चर्चा हामी फेरि गर्नेछौ हामीलाई अमेरिका डेनबर्ग कलरबाट ओखलनुङ्गा मामखाका कुमारजङ कार्की लेख्नुहुन्छ अजर अमर समूहलाई नमस्कार म कार्यक्रमको प्रतीक्षामा छु भनेर उहाँले एक घण्टा अगाडि लेख्नु भएको रहेछ हामीले अलि पढ्दैछौ यसलाई त्यसै गरिकन जोगमेर माझी लेख्नुहुन्छ अजर अमरका हरेक श्रृंखला विशेष नै हुन्छन् तेस्रो श्रृंखलाबाट सुन्न थालेको मैले अहिलेसम्म छुटाएको छैन यसबीचमा मैले धेरै कुरा ज्ञान पाएको छु दरबार विशेष सुनेपछि त यो श्रृंखला मैले नगेन्द्र न्यौपानीको दरबार बाहिर महारानी उपन्यासको परिपूरक नै लाग्यो जानकारी यति रोचक तरिकाले पाइन्छ कि एकपल्ट सुन्न थालेपछि नशाको रूप लिनेछ जोगमेर माझीलाई धन्यवाद होमराज आनन्द लेख्नुहुन्छ भूकम्पले त्रसित मनमा आजको कार्यक्रमले सान्त्वना दिएको छ भनेर उहाँ लेख्नुहुन्छ नर्दन रूम्बाको यो श्रृंखलामा यहाँहरूको प्रतिक्रिया शुभेच्छाको लागि हार्दिक धन्यवाद अब नर्देन रूम्बालाई साह्रै नै चिन्नुपर्ने र चिनाउनु पर्ने एउटै गीतको हामी नजिक छौं यो गीतलाई गायिका अरूणा लामाले गाउनु भएको छ अरूणा लामाको स्वरमा सशक्त मानिएको यो गीतलाई संगीत दाजु कर्मयोजनले गर्नुभएको छ फूललाई सोधे कहाँ गयो कता गयो भमरा भमरामाथि हरिभक्त कटवालले पनि एकपटक गीत लेखेका छन् नर्दन रुम्बाले धेरै पटक लेखेका छन् फूललाई सोधे कहाँ गयो कता गयो भमरा लजाएर फूलले भन्यो कहाँ गयो कता गयो मेरो मन चोरी लग्यो त्यही बैगुनीले सोधे कहाँ गयो कता गयो उनलाई सोधे कहाँ गयो कता गयो भमरा निकै लोकप्रिय लोक शैलीको उखान टुकामा आधुनिकीकरण गरेर लेखिएको गीतमा नरेन्द्र रुम्बालाई कसैले जित्न सक्दैन हामी बच्चैदेखि सुन्दै आएको एउटा लोकोक्तिमाथि उनले गीत लेखेका छन् नरेन्द्र रुम्बालाई कुनै समय एक अन्तर्वार्ताका क्रममा मैले सोधे दार्जीलिङबाट दार्जीलिङका मान्छेहरूले फिल्म बनाइरहेका छन् तिमी किन फिल्ममा गीत लेख्दैनौ यस्तै एउटा प्रश्न गर्दा उनले जवाफमा भने उताबाट बन्ने फिल्ममा मिरिमिरे साँझमा सिमसिमे पानी भन्ने गीत लेख्नुपर्छ म त्यस्तो गीत लेख्न सक्दिनँ मैले जवाब त्यति राम्रोसँग बुझिनँ र मैले फेरि सोधेँ किन अनि मिरिमिरे भनेको साँझ हुँदै हुँदैन मिरिमिरे बिहान हुन्छ झिसमिसे साँझ हुन्छ तर मिरमिरे साँझमा सिमसिमे पानी लेखेर पनि यहाँ गीतकार हुनेहरू मात्र फिल्ममा लेख्छन् म जस्तो मान्छे फिल्ममा काम छैन नर्दन रुम्बाको त्यो व्यङ्ग्य नेपाली फिल्मको लागि धेरै लामो समयसम्म एउटा टेक्स्टको रूपमा रह्यो एउटा लेसनको रूपमा रह्यो कहिलेकाहीँ हामी पुस्तक पढ्नु भनेको डाउनलोड सिस्टम होइन भन्छौं तर कहिलेकाहीँ गलत छापिएको पुस्तक पढेर जीवन बिताउँदा पनि त्यो डाउनलोड सिस्टम जस्तै हुन्छ मान्छेले भन्छन् कम्प्युटरमा सबै कुरा डाउनलोड गरिएको छ त्यहाँबाट हेरे भइहाल्यो नि भन्छन् तर त्यहाँ पनि डाउनलोड गरिएका सबै कुरा सही हुँदैनन् जसरी चलचित्रका गीत सही हुँदैनन् भन्ने नर्देन रूपाको भनाइ थियो तर उनले जब फिल्ममा गीत लेखे बाँच्न चाहनेहरूमा मिठो मिठो तिम्रो सास मिठो मिठो मिठो तिम्रो आस मिठो मायालु वा उनले नै त्यस्तो गीत लेखे नयाँ नयाँ घामको किरण उनले नयाँ नयाँ घामको किरण लेखेपछि धेरै नयाँ नयाँ घामका किरणका बोल भएका गीतहरू आए उनैको गीत जस्तो उनैको गीतकै शैलीमा नयाँ नयाँ घामका किरण नयाँ नयाँ लाग्दछ जिन्दगी नयाँ नयाँ लाग्छ मलाई आशा यस्तै नयाँलाई इन्टोनेसन बनाएर नर्दन रुम्बा शैलीका गीतहरू धेरै आए आज हामीले नर्दन रुम्बालाई यसकारण पनि सम्झिरहेका छौं यो हप्ता नर्दन रुम्बाको पुण्यतिथि हो उनलाई काठमाडौँमा कहीँ कतै कसैले सम्झेको भए नेपालमा धेरै सांगीतिक संघ संस्थाहरू छन् किनकि यो सांगीतिक संघ संस्थाहरू विदेश भ्रमण गरेको समाचार आइरहन्छ राहत बाँडेको फोटो आइरहन्छ सेल्फी फोटोहरूमा थुप्रै संगीतकारहरू उभिरहेका पनि देखिन्छन् तर आफ्ना स्रष्टाहरूलाई सम्झेर कहीँ कतै यस्तो कार्यक्रम गरेको मलाई चाहिँ थाहा छैन हामी गर्वका साथ अजर अमर गीतहरूमा आज नोर्दन डुम्बालाई सम्झिरहेका छौं नेपालमा सबभन्दा कम समयमा उमेर गुमाएका श्रष्टाहरूमा युवा कवि गजलकार मोतीराम भट्टको नाम आउँछ त्यसपछि नर्दन रूम्बा शरण प्रधान त्यस्तै श्रृंखलाका नाम हुन् नर्दन रूम्बाको कलमको तेज कहिले रोकिएन स्वर सम्राट नारायण गोपालको अदम्य साहसका अगाडि नर्दन रूम्बा दिन आफ्नो डायरीको एउटा गीत दिए मेरो सबै गीत दाईले गाउन सक्नुहुन्छ तर यो गीत चाहिँ पक्कै गाउनुहुन्छ र त्यही गीत नयाँ संगीतकार चन्दन लम्जेलले त्यति बेला संगीत गरे नारायण गोपालले गाए र अजर अमर बनाए मेरा सबै रात अब माथाहरू भए जिन्दगी नै बुझले बाधा आफैलाई राख्ने यहाँ कुनै ठाउँ भएन आफैलाई राख्ने यहाँ कुनै ठाउँ भएन सबै पास भेगो सिका बराधहरू भए सबै पास भे मेरा साबैरा भैरा मेरा सबै रात अब माथाहरू भए जिन्दगी नै नबुझ्ने बाधाहरू रुपाए आफैलाई राख्ने यहाँ कुनै ठाउँ भएन मिश्रदे गायक यी आदरणीय गायक यी नेपालका धेरै हिमालहरू जस्तै एउटा अटल अचल हिमाल जस्तै लाग्ने एउटा सुन्दर हिमाल नारायण गोपाल र नारायण गोपालको मनपर्ने गीतकार नरदेन रुम्बा नारायण गोपालले नै चिनाएका नयाँ पुस्ताका होनार संगीतकार चन्दन लम्जेल यी नरदेन रुम्बा आसाम दार्जीलिङ धर्मशाला भाक्सु नेपाल कहीँ कतै पनि त्यतिकै चर्चित छन् नयाँ पुस्ताका गायकले पनि यिनको गीत गाएकै छन् हालै यिनको गीत नेपथ्य ब्यानका भाइ अमृत गुरूङले पनि गाएका छन् नवदेन रुम्बालाई कुनै गीतबाट पनि हामी चिन्न सक्छौ यहाँ तिम्रै नै सम्झनामा मैले धेरै गीत बाँचिदिए यही भन्दै चन्दन लम्जेलको संगीतमा डेजी बराइलीको स्वरमा हाम्रा अति आदरणीय स्नेही मित्र सदा स्मरणीय गीतकार नवदन रूम्बामा हार्दिक श्रद्धांजलि अर्पण गर्दै आजको कार्यक्रमबाट सन्दीप र यो प्रस्तुता प्रकाश हामीलाई विदा दिनुहोस् कति बग्यो कति बग्यो फुल मिठो जिन्दगानी रहेछन् आशय आसमा छ यो छोटो जिन्दगानी रहेछन् कति बग्यो कति बग्यो कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज